ममता अधिकारी पोखरा सिर्जना चोक रमाइलो छ अब थारूहरूको परम्पराहरू चितवनको बछौली गाविसमा रहेका थारू संग्रहालयमा आउने पर्यटकहरू थारूहरूको कला संस्कृतिको बारेमा जान्न पाउँदा धेरै खुसी हुने गरेको पाइन्छ थारू संस्कृति तथा रहन सहनको जानकारी तथा विभिन्न चाडपर्वको बारेमा थारू संग्रहालयमा जानकारी राखिएको छ जसले गर्दा टाढा टाढाबाट आउने पर्यटकहरूले थारू जातिको जन्मदेखि मृत्युसम्म संस्कृति झल्किने चित्र तथा मूर्ति राखिएको Chuck. Need कस्तोको परम्परा कसरी गरिन्छ अनि कस्तो कस्तो चाडपर्वहरू अनि कृषि कार्यक्रम कस्तो हुँदो रहेछ विक्रमसम्म दुई हजार अन्ठाउन्न सालको जनगणना अनुसार नेपालमा एक सय एकवटा जाति र जनजातिहरू रहेका छन् नेपाल क्षेत्रफलको हिसाबले सानो भए तापनि भौगोलिक बनावटको कारण र जातीय विभेदले गर्दा संस्कृतिमा धनी राष्ट्रको रूपमा परिचित छ नेपालको तराई क्षेत्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म थारू समुदायको बसोबास रहेका छन् थारू समुदाय तराईको र चितवनको आदि आदिवासीको रूपमा रहेको छ थारू समुदायभित्र पनि भौगोलिक बनावटको आधारमा सांस्कृतिक र भाषिक विविधता पाइन्छ तर बढ्दो आधुनिकता र संस्कृति प्रसारले गर्दा पछिल्लो समयमा थारू समुदायको भाषा संस्कृति बिस्तारै विलिन हुन थालेको छ यही विलिन हुन लागेको थारू समुदायको भेषभूषा चाल चलनलाई आउँदा पिढीले सिकोस् संस्कृतिको संरक्षण होस् तथा पर्यटकको आगमनमा वृद्धि होस् भनेर चितवनको बछौली गाविस वडा नम्बर छ बछौलीमा थारू सांस्कृतिक संग्रहालयको निर्माण गरे गरेको हो थारू सांस्कृतिक संग्रहालय बनाउनु भन्दा पहिला थारू जातिको बारेमा एकै ठाउँमा बसेर सूचना दिने कुनै माध्यम थिएन जसले पर्यटकहरू गाइडमा भर पर्नु पर्ने अवस्था थियो आफै गाउँ घुम्न आउँदा थारू जातिको बारेमा कुनै जानकारी नपाउने अवस्था थियो तर अहिले संग्रहालय बनिसकेपछि थारू जातिको बारेमा जानकारी लिनको लागि संग्रहालयले ठूलो भूमिका खेलेको थारू सांस्कृतिक संग्रहालय बछौलीका अध्यक्ष वीरेन्द्र महतोको भनाइ छ अहिले सबै कुराहरू सङ्कलन गर्न सकिराखेका छैनौँ तर पनि हामी हामीसँग जे जति सरसामानहरू छ त्यसले चाहिँ एउटा थारू जातिको आइडेन्टिटीहरूलाई जस्तै तपाईँलाई यो माछा मार्ने कुराहरू त्यसपछि पुरानो परम्परागत रूपमा खेती कसरी गर्थ्यो पुरानो परम्परागत बिहाको चलचलन कसरी थियो चाडपर्वको चलन चलन कस्तो थियो त्यसको बारेमा हामी राखेका छौँ र हामीसँग अहिले तिनवटा मूर्ति छ दुईटा महिलाको एउटा पुरुषको त्यसपछि हामीसँग किचनको मेटेरियलहरू छ पुरानो काठको गाडाहरू छ अझै पनि हामीले धेरै सामग्रीहरू राख्न चाहिँ बाँकी नै छ थारू सांस्कृतिक संग्रहालयले एकातिर थारू संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिइरहेको पुर्याइरहेको छ भने अर्कोतिर आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा पनि सहयोग पुर्याइरहेको छ थारू सांस्कृतिक संग्रहालय बछौलीमा सिजनको बेला दैनिक दस बाह्र ग्रुप र अफ सिजनमा चालिस पचास जना पर्यटक आउने गर्दछन् संग्रहालय घुम्नको लागि नेपाली पर्यटकसँग दस र विदेशी पर्यटकसँग पच्चिस रुपियाँ प्रति व्यक्ति लिने गरेको छ पर्यटकहरूबाट मासिक चालिस पचास हजार आमदानी हुने तथा सो आमदानी संग्रहालयका लागि प्रयोग हुने बताउनुहुन्छ थारू सांस्कृतिक संग्रहालयका कार्यालय सहायक शान्ति चौधरी Lee. सिजन लागेको बेलामा चाहिँ प्रत्येक दिन यस्तै दस बाह्र ग्रुप हुन्छ नेपाली विदेशी दुवै प्राय जसो धेरै विदेशी हुन्छन् नेपालीको चाहिँ दस अनि विदेशीको चाहिँ पच्चिस दिने गरेको छ अहिलेसम्म अहिलेसम्म चाहिँ अब ऋण जग्गा भुक्तानको पैसा अब ऋण तिरिराखेका छौँ जम्मा अहिलेसम्म चाहिँ जम्मा भएको छैन थारू सांस्कृतिक संग्रहालयको निर्माण विक्रमसम्म दुई हजार बैसठी सालमा भएको हो निर्माण भएको नौ वर्ष पुरा भए पनि थारू सांस्कृतिक संग्रहालयमा थारू समुदायको चलन चल्तीमा भएको सामग्रीहरू पूरा नभएको र सामग्रीको लागि प्रयास भइरहेको तथा थारू गाउँकै रूपमा निर्माण गर्ने योजना छ अहिले संग्रहालयमा जे जति सामग्रीहरू छन् ती सामग्रीहरूबाट थारू कला संस्कृति झल्किने फेरि पनि थारू सांस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र महतो अहिले सबै कुराहरू संकलन गर्न सकिराखेका छैनौँ तर पनि हामीसँग जे जति सरसामानहरू छ त्यसले चाहिँ थारू जातिको आइडेन्टिटीहरूलाई जस्तै तपाईँलाई यो माछा मार्ने कुराहरू त्यसपछि पुरानो परम्परागत रूपमा खेती कसरी गर्थ्यो पुरानो परम्परागत बिहाको चलचलन कसरी थियो चाडपर्वको चलन चलन कस्तो थियो त्यसको बारेमा हामी राखेका छौँ र हामीसँग अहिले तिनवटा मूर्ति छ दुईटा महिलाको एउटा पुरुषको त्यसपछि हामीसँग किचनको मेटेरियलहरू छ पुरानो काठको गाडाहरू छ अझै पनि हामीले धेरै सामग्रीहरू राख्न चाहिँ बाँकी नै छ थारू सांस्कृतिक संग्रहालयलाई व्यवस्थित र थारू समुदायको सम्पूर्ण सामग्री थारू सांस्कृतिक संग्रहालयमा राख्न सके थारू समुदायको संस्कृति संरक्षणमा टेवा त पुग्ने नै छ सँगै पर्यटकहरूको राम्रो आगमन भयो भने त्यसबाट प्राप्त आमदानीबाट थारू समुदायको विकासमा पनि टेवा पुग्नेछ